आ आफ्नो मनोनयन दर्ता गर्नु भएको छ वरिष्ठ नेता नेपालको प्रस्तावकमा नितेश नन्दन मिश्र र समर्थकमा राजकुमार भट्टराई रहनु भएको छ त्यस्तै ओलीको प्रस्तावकमा कृष्ण गोपाल श्रेष्ठ र समर्थकमा राजन भट्टराई रहनु भएको छ हिजोको बन्द सत्रले विधान संशोधन प्रस्ताव पारित गरेपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू भएको हो निर्वाचन समितिले यसअघि दुई प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन तालिका जारी गरेको थियो उम्मेद्वारी मनोनयनका लागि बिहान दस बजेदेखि अहिले दुई बजेसम्मका लागि समय छुट्याइएको छ भने उम्मेद्वारहरूको अन्तिम नामावली साँझ सात बजे प्रकाशित हुनेछ नयाँ नेतृत्वका लागि नेपाल र ओलीले सहित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ हिजो पारित भएको संशोधित विधान अनुसार एमाले केन्द्रीय कमिटी पन्ध्र पदाधिकारी सहित एक सय उनासाठी सदस्य हुनेछ एमालेमा अब अध्यक्ष सहित पाँच उपाध्यक्ष एक महासचिव दुई उपमहासचिव र पाँच सचिव छानिनेछन् पाँच उपाध्यक्षमा दुई खुल्ला तीन आरक्षित कोटाबाट छानिनेछ महिला जनजाति र मधेसीबाट एक एक उपाध्यक्ष छानिने विधान बनाइएको छ निवर्तमान अध्यक्ष स्वत वरिष्ठ नेताको हैसियतमा रहनेछन् भने कोषाध्यक्ष केन्द्रीय कमिटिले चयन गर्नेछ यसैबीच अध्यक्षका प्रत्याशी नेपालले आफ्नो प्यानल सार्वजनिक गर्नु छ महाधिवेशन स्थल नजिकै एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी नेपालले उपाध्यक्षमा युवराज गेवाली अष्टलक्ष्मी साके भीमराव र भीम रावल र लालबाबु पण्डितको नाम घोषणा गर्नु भएको छ एक उपाध्यक्षमा भने नाम तय हुन बाँकी रहेको छ त्यस्तै नेपाल प्यानलबाट सुरेन्द्र पाण्डेले महासचिवमा तथा रघुजी पन्त र घनश्याम भूषालले प्रतिस्पर्धा गर्नुहुने भएको छ त्यस्तै गरी सचिवमा बेदुराम भूषाल गोकर्ण विष्ट र योगेश भट्टराई भीम आचार्य उम्मेद्वार बन्नुहुने भएको छ सचिवमा पनि एकजना उम्मेद्वारको नाम घोषणा गरिएको छैन घोषणा हुन बाँकी रहेका पदमा अध्यक्ष झलनाथ खनालसँग छलफल गरेर नाम तय गरिने नेपाल पक्षले जनाएको छ नेपाल पक्षबाट उपाध्यक्षको उम्मेद्वारमा चर्चामा आएका राजेन्द्र पाण्डेको भने नाम समेटिएको छैन यता ओली पक्षले पनि प्यानल तयार भइसकेको जनाएको छ ओली पक्षबाट उपाध्यक्षमा वामदेव गौतम विद्या भण्डारी प्रदीप नेपाल किरण गुरूङ र धर्मनाथ प्रसाद शाह बन्ने बताइएको छ त्यस्तै सचिवमा प्रदीप गेवाली र पृथ्वी सुब्बा गुरूङको नाम तय भइसकेको र बाँकी तीनजनाको नाम टुङ्गो लाग्न बाँकी रहेको ओली पक्षले जनाएको छ नेपाल पक्षले प्यानल सार्वजनिक गरे लगत्तै आफ्नो प्यानल पनि सार्वजनिक गर्ने तयारी गरेको ओली पक्षले उम्मेद्वारी दर्तापछि मात्रै प्यानल घोषणा गर्ने तयारी गरेको बुझिएको छ नयाँ नेतृत्वका लागि अध्यक्ष झलनाथ खनालले माधव नेपाल पक्षलाई समर्थन जनाउने भनिए पनि पदाधिकारीमा भने नेपाल र खनालबीच सहमति हुन बाँकी रहेको छ सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दैछ व्यवस्थापिका संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुने अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् आर्थिक सर्वेक्षण अनुसार मुलुकको कुल उत्पादन जीडीपी अर्थात आर्थिक वृद्धि दर पाँच दशमलव दुई प्रतिशतले बढ़ेको छ मौसमी अनुकूलता लगानीको वातावरणमा सुधार तथा समयमै बजेट आएका कारणले आर्थिक वृद्धि दर उच्च भएको सर्वेक्षणमा उल्लेख गरिएको छ सरकारले यो वर्ष पाँच प्रतिशतको हाराहारीमा जीडीपी बढ्ने प्रक्षेपण गरेको थियो चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर छ वर्षकै यताको उच्च हो चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा कृषि र उद्योगको योगदान घटेको छ भने सेवातर्फको योगदान बढ़ेको छ अघिल्लो आर्थिक वर्ष वृद्धि दर तीन दशमलव पाँच प्रतिशतको हाराहारीमा मात्रै थियो मुलुकको समग्र आय भने दुई खर्ब एकसठी अर्ब रूपैयाँले बढ़ेको छ कुल राष्ट्रिय आय प्रचलित मूल्य मूल्यमा उन्नाइस खर्ब छैसठी अर्ब सात करोड़ रूपियाँ पुगेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ यसअघि आर्थिक वर्ष दुई हजार चौसठी पैंसठीमा पाँच दशमलव आठ प्रतिशतले आर्थिक वृद्धि भएको थियो अग्रगामी संविधान निर्माणको लागि भन्दै मोर्चाबन्दी गरेका दलहरूको संयुक्त मोर्चा आज घोषणा हुँदैछ एकीकृत नेकपा माओवादी सहितका मधेसवादी दलहरूको मंगलबार बसेको बैठकले मोर्चाबन्दी गर्ने निर्णय गर्दै आज संयुक्त मोर्चा घोषणा गर्ने निर्णय गरेको थियो अबको केही बेरमै काठमाडौँको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरी संघीय गणतान्त्रिक मोर्चाको औपचारिक घोषणा गरिने सद्भावनाका सहअध्यक्ष लक्ष्मण लाल कडले जानकारी दिनुभएको छ संविधानमा पहिचान पक्षधरको मुद्दा सम्बोधन गर्न दबाव दिने उद्देश्यले एकीकृत माओवादीले मोर्चाबन्दीको पहल गरेको थियो मोर्चामा संविधान सभामा प्रतिनिधित्व गरेका मधेसवादी दलसहित संघीय समाजवादी पार्टी पनि सहभागी बनेको छ आगामी साउनदेखि सिद्धार्थ यातायात व्यवसाय समिति भैरहवाले बीस वर्षे पुराना जीपहरू हटाउने भएको छ सरकारले नै बीस वर्षे पुराना गाड़ी हटाउने निर्णय गरिसकेको अवस्थामा आफूहरूले सो नियमको कड़ाईका साथ पालना गराउँदै साउन एक गतिबाटै चल्न नदिने निर्णय गरेको समितिका अध्यक्ष दीपक राज शर्माले बताउनु भएको छ समितिका अध्यक्ष शर्माले विक्रम सम्बत दुई हजार त्रिसठीमै प्रत्येक वर्ष पाँचवटा जीव विस्थापित गर्ने निर्णय भए पनि सवारी धनीहरू विस्थापित गराउन पुराना जीप लिएर नआएपछि एकैपटक हटाउने निर्णयमा पुगेको जानकारी दिनुभयो सरकारले लुम्बिनीलाई पर्यटन केन्द्रमा पर्यटन केन्द्रका रूपमा राखेर पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेपछि सिद्धार्थ यातायात व्यवसाय समिति पनि पुराना जीपहरू विस्थापित गरी सुविधायुक्त सवारी साधन भित्याउने योजना अनुसार अगाडि बढ़ेको छ समितिमा झण्डै छ करोड़ बराबरका एक सय पुराना जीप सञ्चालन हुँदै आएका छन् नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि सहयोग आदान प्रदान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघबीच सहकार्य हुने भएको छ पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुभाष निरौला र महासंघका अमृत अध्यक्ष अमृत भुजेलले एक समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ पाँच वर्ष समझदारी अनुरूप पर्यटन प्रवर्धनका लागि व्यवसायको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम अभिमुखीकरण बजारीकरण प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ त्यस्तै नेपाल पर्यटन बोर्डले स्थानीय तहमा गर्ने अन्य किसिमका पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रमहरूमा होटल व्यवसायी महासंघले सहयोग र समन्वय गर्ने पर्यटकलाई बढ़ी सेवा र सुविधा दिने बारेमा समन्वय गर्ने अन्तर्राष्ट्रिय क्षेत्र र आन्तरिक रूपमा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 हो अब विदेशका समाचार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा जारी प्यालेस्तानी हमास समूह विरूद्धको आक्रमणलाई थप तीव्र पार्ने प्रतिबद्धता जनाएका छन् सुरक्षा प्रमुखहरूसँगको बैठकपछि बोल्दै वहाँले हमास विरूद्ध हवाई कार्यवाही बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो नेतान्याहुले इजरायलमाथि प्यालेस्तानी उग्रवादी समूह हमासले गरेको रकेट आक्रमणप्रति आपत्ति जनाउँदै अब महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ हिजो मात्रै हमासले इजरायलको आकाशमा बयासी रकेट आक्रमण गरेको बताइएको छ त्यसको बदला स्वरूप इजरायली सेनाले गाजा क्षेत्रमा गरेको रकेट आक्रमणमा पचास भन्दा बढ़ी प्यालेस्टाइनी मारिएको समाचारमा उल्लेख गरिएको छ यसैबीच संयुक्त संघका महासचिव बाँकी मुनले इजरायल र प्यालेस्टाइन बीचको शत्रुताको अन्त्य गर्न दुवै पक्षसँग आग्रह गर्नु भएको छ पाकिस्तानको आदिवासी क्षेत्रमा सरकारी सेनाबाट तालिबान लडाकुमाथि आक्रमण कारवाही आरम्भ भएपछि आठ लाख भन्दा बढी व्यक्ति विस्थापित भएका छन् हजारौं परिवार उत्तरी बाजरिस्तानको आदिवासी क्षेत्रबाट नजिकैको नगर बानु पुगेको बताइएको छ जुनको मध्यदेखि सो आक्रमण आरम्भ भएपछि सयौं व्यक्ति लक्की मार्वत काराक देरा इस्माइल खान पुगेको बताइएको छ विस्थापित हुनेमा तीन लाख एकसठी हजार चार सय उनासाठी बाल बालिका रहेको र दुई लाख अडचालिस हजार छ सय तेत्तीसजना महिला रहेका छन् पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले दोहोरो नाम उल्लेख भएका व्यक्तिको नाम घटाउँदै गरेको बताएका छन् सरकारी सेनाले उत्तरी बाजरस्तानमा सैनिक ट्याङ्क तथा जेट विमान प्रयोग गरिरहेको छ उसले लडाकुहरूको बलियो नियन्त्रण भएको क्षेत्रबाट उनीहरूलाई हटाउने दृढता व्यक्त गरेको छ लडाकुहरूले पाकिस्तानमा अनेकौं आक्रमण गरेका छन् अहिलेसम्म तीन सय उनान्से लडाकु र बीस सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् अब खेल समाचार ब्राजिलमा जारी विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र जर्मनी भिड्ने भएका छन् आज बिहान सकिएको खेलमा नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा चार दुई गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले जर्मनसँग उपाधि भिडन्त पक्का बनाएको हो उपाधि भिडन्त अब आइतबार हुनेछ सेमी फाइनलमा पराजित भएका नेदरल्याण्ड्स र ब्राजिल तेस्रो स्थानका लागि शनिबार खेल्नेछन् अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित र थपिएको समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको थियो दिउँसो दुई बजेको अर्पण समाचारबाट विदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नौ महाधिवेशनमा अध्यक्षका प्रत्याशी नेपाल र ओलीद्वारा अध्यक्ष पदका लागि मनोनयन दर्ता अध्यक्ष सहित पाँच उपाध्यक्ष एक महासचिव दुई उपमहासचिव र पाँच सचिव छनौट हुने सरकारद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै कुल गार्हस्थ उत्पादन पाँच दशमलव दुई प्रतिशतले बढ्यो हमास विरूद्ध हवाई कारवाही बढाउने इजरायलका प्रधानमन्त्री नेता न्याहुलको प्रतिबद्धता पाकिस्तानको आदिवासी क्षेत्रमा सेनाबाट तालिबान लडाकुमाथि कारवाही शुरू आठ लाख भन्दा बढी विस्थापित र ब्राजिलमा जारी विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र जर्मनी फिर्ने हवस् त यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार <laughs> shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त ल हिँड्नुहोस् ओम्सा इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आयुष क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन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 प्रोभाइडर रमेश लोहानी घन्टामा फ्यान्सी एक हजारमा हाई स्कुल टाढीको बजारमा घन्टामा फ्यान्सी एक हजारमा हाई स्कुल टाढीको बजारमा निरन्तर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण समर्पण हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको ध्वनि तरङ्ग सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log in गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म